ट्राफिक खबर नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल सडक अवरुद्ध भएपछि मकवानपुरको पूर्वी क्षेत्रका बासिन्दालाई विगत एक महिनादेखि सदरमुकामबाट खाद्यान्न ढुवानी र बिरामीलाई उपचार गराउन समस्या भएको छ त्यहाँका एक दर्जन गाविसको सदरमुकामसँग डेढ महिनादेखि सम्बन्ध विच्छेद भएको छ कान्ति लोकपथ रहटिया राईगाउँ सडक एक महिना अघि अवरुद्ध भएपछि मालसम्म ढुवानी र बिरामीलाई सदरमुकाम ल्याउन सकिएको छैन असार पहिलो साता अविरल वर्षाले कान्ति लोकपथको जेतपुर भन्ज्याङ ठेङ्गन सडक खण्डको विभिन्न भागमा पहिरोले सडक क्षतिग्रस्त बनाएको छ पहिरोका कारण डेढ महिनादेखि सवारी साधन आवाजात गर्न सकेका छैनन् ठिङ्गनका बासिन्दा घन्टौँ हिँडेर सदरमुकाम आउने गरेको गाविस सचिव मैठाराम दाहालले बताउनुभयो ठेङ्गनबाट हेटौँडा आउन पाँच घण्टा हिँड्नुपर्छ पूर्वी क्षेत्रका आठ गाविसको सेतुको रूपमा रहेको हटिया राई गाउँ सडक डेढ महिनादेखि अवरुद्ध छ हर्नामाडीको फुर्के चौरदेखि छतिवनको श्रीपुरसम्मको आठ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त छ छतिवन फापरबारी गाविसको सिमानामा पर्ने भुवनचुलीको सडक बिग्रेकाले सवारी साधन चल्न सकेका छैनन् हटिया राईगाउँ सडक लामो समयदेखि अवरुद्ध भएकाले छतिवन धियाल फापरबारी राईगाउँ बेतनी मन्थली लगायत गाविसमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको फापरबारी बजारका व्यापारी वीरबहादुर शाहले बताउनुभयो पर्सा जिल्लाको ओरिया खोलामा पुल नहुँदा नगवा क्षेत्रका तीन गाविसका बासिन्दालाई समस्या भएको छ नवगावा अन्तर्गतका मिर्जापुर सम्झौता जय मङ्गलापुर गाविसका बासिन्दालाई बढी शास्ति भएको हो स्थानीयले खोलामा पुल निर्माणका लागि सङ्घर्ष समिति गठन गरेर चार महिना यता सङ्घर्ष समेत गरिरहेका छन्